नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब स्थानीय समाचार विस्तारमा हेटोडामा बसको टक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् राजविराजबाट काठमाडौँ जाँदै गरेको ना पाँच ख एक दुई छ आठ नम्बरको रात्री बसले लो एक आठ प सात एक आठ आठ नम्बरको मोटरसाइकललाई आज बिहान पर्सा माडीमा ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भई भैरवामा बस्दै आएका उदय कुमार चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकाले मकवानपुरले जनाएको छ बसको ठक्करबाट गम्भीर घाइते भएका सोनु सिंहको एउटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ठक्कर दिने वस्त्र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ आज साउने संक्रान्ति मुलुकका केही स्थानमा सकिएको रूपमा पनि यो पर्व मनाउने गरिन्छ असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने खटिरा लुत्तो आदि आउन सक्ने भएकोले जिउलाई सफासँग र निरोगी बनाउन आज साँझ लुत्तो फाल्ने चलन रहिआएको छ गाउँघरमा स्थित साँझ आँगेनमा कुरिलो र तितेपाती सुल्काएर गेनाबाट एउटा अगुल्टो छिकेर चारै दिशामा घुमाउँदै लुत्तो लैसाउ भने अगुल्टो फ्याँक्ने गरिन्छ यसरी लुत्तो फालिसकेपछि जिउमा घाउ खटिरा आएको छ भने कुकुर दाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक दन्ती छ यसैले यस महिनाभरि खास गरी विवाहित महिलाहरूले आफ्नो परिवारको सुस्वास्थ्य दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत उपासना पूजा आर्चना गर्ने गर्दछन् साउनमा महिलाहरूले हरियो पोते हरियो चुरा र रातो लुका लगाउने चलन छ यसैबीच पवित्र तीर्थस्थल देवघाटमा देवघाट धाममा आजबाट साउने मेला शुरू भएको छ आज साउने क्रान्ति भएकाले देवघाटमा स्नान गरेको घुइँचो लागेको छ पूर्व सांसद मैया देवी श्रेष्ठले रुद्रीपाठ गरेर मेलाको शुरूआत गर्नुभएको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकुनाथ पौडेलले जानकारी दिनुभयो नेपाली कंग्रेस रत्नगर नगर समितिले बीपी कोइरालाको प्रथम जन्म शताब्दी सप्ताह व्यापी कार्यक्रम गरी मनाउने भएको छ नगर समितिले एक हप्ता हप्तासम्ममा गर्ने कार्यक्रमको सूची आज रत्नगरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ समितिले आयोजना गरेका अधिकांश कार्यक्रमहरू सामाजिक विकासमा टेवा पुग्ने खालका रहेको नगर समितिका सभापति रूपन राज घिमिरेले जानकारी दिनुभयो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पत्रकार सम्मेलन गरेको कंग्रेसले साउन दुई गते श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाका ज्येष्ठ नागरिकलाई फलफूल वितरण तीन गते सौराहा चोकमा रक्तदान कार्यक्रममा चार गते अन्तर विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता र छ गते विपी चिन्तन र वर्तमान सान्दर्भिकता विषयक विचार गोष्ठी गर्ने जनाएको छ कार्यक्रममा नेपाली कंग्रेसका महासमिति सदस्य तथा पूर्व सांसद एकनाथ राणावाट क्षेत्रीय सभापति कुमार कार्के लगायतले बोल्नु भएको थियो कार्यक्रम नेपाली कंग्रेसका नगर सभापति रूपन राज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो चितवनका एकतीस गाविस मध्ये बाह्र गाविस बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ सुगम जिल्ला भनेर चिनिएको चितवनका एकतीस गाविस मध्ये बाह्रवटा गाविसलाई जिल्ला विपद व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षेत्रीय न्यूनीकरणको तयारी गरेको जीविस व्यवस्थापन श्रोत व्यक्ति बलराम लोइटिलले जानकारी दिनुभयो ती गाविससँगै रत्नगर र भरतपुर नगरपालिकाका केही ओडाहरूलाई पनि बाढ़ीको उच्च जोखिममा राखिएको छ भने हालै बनेको खैरेनी नगरपालिकाको कुम्रो क्षेत्र पनि उच्च जोखिममा रहेको लोइटेलले बताउनुभयो जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार चितवनको कल्याणपुर गर्दी र बगौडा गाविस यो नदी लगाएर अन्य कहरे खोलाको उच्च जोखिममा छन् यस्तै मेकौली मंगलपुर दिव्य नगर कविलास गाविस नारायणी नदीबाट उच्च जोखिममा छ भने जगतपुर कठार पिप्ले भण्डारा र पटिहानी गाविस राप्ती नदीबाट प्रभावित भएको लोइटेलले बताउनुभयो प्रकोपकै कारण नारायणी र राप्ती नदी छेउछाउका सयौं स्थानीय बासिन्दा पटक पटक विस्थापित हुन पुगेका छन् गएको साल अठाइस र उनातिस गते माडीमा आएको बाढ़ीले एकजनाको ज्यान लिएको थियो भने त्यहाँको गर्दै कल्याणपुर र बगौडा गाविसका छ सय भन्दा बढ़ी घर जुभानमा पारेको थियो रौतडका बत्तीसवटा छोले विद्यालय खारेजीमा परेका छन् भने उन्नाइसवटा विद्यालयको समायोजन हुने भएको छ जिल्ला शिक्षा कार्यालय रौतहटे विद्यालय दर्ता गरी सरकारी रकम निकासा लिँदै आए पनि अध्यापन नभएका बत्तीस छोले प्राथमिक विद्यालय खारेज गर्ने निर्णय गरेको हो यस्तै कम संख्यामा विद्यार्थी रहेका विद्यालयहरूलाई पनि नजिकै रहेका अन्य विद्यालयमा समायोजन गर्ने निर्णय भएको छ खारेजीमा पर्ने विद्यालयहरूमा देव प्राथमिक विद्यालय भगवती प्राथमिक विद्यालय गणेश राजाराम प्राथमिक विद्यालय प्रवचन प्राथमिक विद्यालय क्रान्ति प्राथमिक विद्यालय लगायत बत्तीस विद्यालय रहेका छनृ तेक्वान्दोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षकलाई आज रत्नगर पाँच चित्र सारीमा सम्मान गरिएको छ चित्र सारी युवा खेलकुद समितिले पाँचौं विश्व पारा तेक्वान्दो रजत पदक विजेता यादव कुमार भर्खरै तेक्वान्दो प्रशिक्षक बन्न सफल किरण श्रेष्ठ नेपाल श्रेष्ठ गोपाल श्रेष्ठ प्रदीप श्रेष्ठ र हङकङका प्रशिक्षक गणेश गुरूङलाई सम्मान गरेको हो किरण गोपाल र प्रदीप विश्व तेक्वान्दो एकाडेमी वान कोरियाको आयोजनामा सम्पन्न पैंतिसौं अन्तर्राष्ट्रिय देक्वान्दो मास्टर कोच दुई हजार चौधमा भाग लिए अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका थिए तेक्वान्दो खेल मार्फत चितवनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो कार्यक्रममा खेलाड़ीहरूलाई सम्मान पत्र र दोस्रोलाई ओढाएर सम्मान गरिएको थियो त्यसै गरी रत्नगर पाँच चित्रसारी निवासी किरण श्रेष्ठलाई स्थानीय चित्रसारी आमा समूहले समेत सोही कार्यक्रममा सम्मान गरेको थियो इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्की प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा चित्रसेन सामुदायिक वनका अध्यक्ष अशोक चौधरी मावि चित्रसारीका प्रधान प्रसाद लामिछाने समितिका सदस्य निरज गुरूङ चित्रसेन क्लबका अध्यक्ष राजेन्द्र कुमार थपिला लेकातले बोल्नु भएको थियो कार्यक्रम चित्रसारी युवा खेलकुद समितिका सचिव निर्मल गिरीको अध्यक्षतामा भएको सो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 धर्मावलम्बीहरूले विशेष पर्वका रूपमा मनाउने गर्दछन् त्यसैले साउने संक्रान्तिको महत्व के छ त भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै साउने संक्रान्ति भनेको पहिलेदेखि चलिआएको एउटा परम्परा हो त्यसमा हामीले लुतो फाल्ने चलन पनि छ असारमा हामीले रोपाइ गरेर रोग व्याधि लाएको हुन्छ हामीलाई अनि त्यसैको केही नलाओस् भन्नको लागि हामीले साउनमा लुतो फाल्ने चलन छ आज साउने सङ्क्रान्ति आजबाट साउन महिना सुरु भएको छ यो साउन महिनाको विशेष महत्व रहेको छ यसको प्रमुख महत्व त प्रमुख बाली धानको रोपाईको समाप्ति हुन्छ धान रोप्दा जुन थकाइ लाग्छ त्यो थकाइ बिर्साउने चाड हो यो धान रोप्दा हिलोमा खेलेको कारणले घाउ खटेर लुतो यसले संक्रमण नगरोस् भनेर लुतो फाल्ने चाड मनाइन्छ अनि लुतो फल विभिन्न प्रकारका झारपातहरूको साथसाथै नाङ्लो ठटाउने थाल ठटाउने आगोको अगुल्टा चारतिर फाल्ने जस्तो रमाइलो तरिकाले नै चाड मनाइने गरिन्छ यो चाड सँगसँगै महिला दिदीबहिनीहरूले हातभरि हरियो चुरा लगाउने मेहन्दी रङ्गीचङ्गी मेहन्दीहरू लगाउने चाड सुरु हुन्छ साउन महिनामा बोलोम जाने दिनहरू पनि सुरु हुन्छ यही साउन महिनामा सबै मानिसहरू बोलोम जाने गर्दछन् यही नै महत्त्व आज चाहिँ साउन एक गते जसलाई चाहिँ हामीले साउने सङ्क्रान्ति भनेर परम्परा कालदेखि नै मनाउँदै आएका छौँ होइन रोपाई रोप्दाखेरि चाहिँ हामीलाई विभिन्न किसिमका घाउ खटिरा कुराहरू आउने गर्दाखेरि चाहिँ हामीले यो साउनको एक गते चाहिँ लुतोहरू जाओस् भनेर हामीले विभिन्न किसिमका झारपातहरू जम्मा गरेर नाङ्लो ठटाई थालथाल बजाएर रमाइलो किसिमले चाहिँ विभिन्न किसिमका सरजामहरू जुटाएर चाहिँ हामीले लुतो फाल्ने गर्दछौँ र साउनको एक गते नै साउनको सुरुवात